अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच गहसँगै इन्टरनेट लाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौँ अहिलेसम्मका मुख्य मुख्य समाचारका शीर्षकहरूबाट निर्वाचन क्षेत्र निर्धारण आयोगले आज पनि दलहरूसँग परामर्श गर्ने भट्टराई पदत्याग गरेपछि त्यसबारे छलफल गर्न ए माओवादी विस्तारित बैठक बस्दै पोखरामा जारी नेकपा माओवादी केन्द्र समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यले बोल्ने क्रम सकिने नेपाल विद्युत प्राधिकरणले अब दैनिक पाँच घण्टा मात्र लोडसेडिङ गर्ने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 सन्दर्भमा क्षेत्र निर्धारण गर्न सुझाव दिएका छन् त्यस्तै आयोगले दलहरूबीच भएको सहमतिका आधारमा क्षेत्र निर्धारण गर्नुपर्नेमा मधेस केन्द्रित दलहरूको जोड छ भने एकीकृत माओवादी एमाले लगायतका दलहरूले संविधान सभाको भावना अनुसार काम गर्नुपर्नेमा जोड दिएका छन् मधेस केन्द्रित दलहरूले तराईमा एक सय एक्काइस निर्वाचन क्षेत्र बनाउनुपर्ने माग गरेका छन् दल लगायतका सरकारवाला पक्षसँग छलफल गरेपछि क्षेत्र निर्धारणको काम थाल्ने आयोगको तयारी छ Thank you. उपाध्यक्ष डाक्टर बाबुराम भट्टले पदत्याग गरेसँगै ए माओवादी नयाँ संगठन प्रणालीको बहसमा जुटेको छ पदका आकांक्षी बढ्दा पार्टी बिग्रेको र संगठन प्रणालीमा पुनर्विचार गर्नुपर्ने भन्दै बाबुरामले पदत्याग गरेपछि त्यसबारे छलफल गर्न ए माओवादीले विस्तारित बैठक बोलाएको छ विस्तारित बैठकमा नयाँ संगठनको खाका पेश गर्ने तयारीमा लागेको ए माओवादीले त्यसबारे छलफल गर्न आज पदाधिकारी ब्युरो इन्चार्ज राज्य समिति संयोजक र संगठन विभागको संयुक्त बैठक बोलाएको छ बिहान एघार बजे पेरिस डाँडामा बस्ने बैठकले बाबुरामको पदपछि उत्पन्न परिस्थिति र त्यस विस्तारित बैठकको तयारीबारे छलफल गर्ने बताइएको छ केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको कार्यविभाजन प्रस्तावमा पञ्चानब्बे प्रतिशत सदस्यले आपत्ति जनाउँदै आफूले उपयुक्त पद नपाएको गुनासो गरेका थिए पोखरामा जारी नेकपा माओवादी केन्द्र समितिको बैठकमा आज केन्द्र सदस्यले बोल्ने क्रम सकिँदैछ आज सदस्यले बोल्ने क्रम सकेपछि अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले जवाफ दिनुहुनेछ अध्यक्ष वैद्यले चुनावी रणनीति समितिको भावी कार्यदिशा र महासचिव रामबहादुर थापाले संगठन र सङ्घर्ष सम्बन्धी छुट्टी प्रस्ताव पेश गर्नु भएको छ प्रवक्ता पम्पा भूषाले आजको बैठकमा बोल्न बाँकी रहेका सदस्यले बोल्ने क्रम सकिएपछि सुझावसहित पारित गरिने जानकारी दिनुभयो प्रवक्ता कोसाले बैठक भर्खर शुरू भएको र आज बेलुकासम्म सक्ने योजना रहेको बताउनुभयो हिजोसम्म बोल्ने सबैजसो सदस्यले अब निशस्त्र रूपमा सहरी विद्रोह गर्नुपर्ने बताएका थिए बैठकले आगामी संविधान सभाको औचित्य पार्टीको धारणा र भावी कार्यदिशाको बारे रणनीति पनि तय गर्ने भूषालले बताउनुभयो भारतीय विदेश मन्त्री सलमान खुर्सिद तीन दिने औपचारिक भ्रमणका लागि आगामी साउन छ गते नेपाल आउने भएका छन् चिनिया स्टेट चुइनिया स्टेट काउन्सिलर याङ जोइचीले नेपाल भ्रमण गरे भ्रमणका लागि चासो देखाएको हो यसअघि पटक पटक भ्रमणका लागि प्रयास भए पनि मैथी तय हुन सकेको थिएन नेपाल भारत विदेश मन्त्री स्तरीय बैठकमा भाग लिन खुर्सिद नेपाल आउन लागेको बताइएको छ यद्यपि नेपालको परराष्ट्र मन्त्रालय र काठमाडौँस्थित भारतीय दूतावासले भ्रमणबारे टिप्पणी गर्न चाहेनन् नेपालका परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरे हाल जेनेवा भ्रमणमा रहेकाले उहाँ शनिबार फर्केपछि मात्र औपचारिक जानकारी दिइने बताइएको छ सिनियर पक्षले नेपालको निर्वाचनलाई सहयोग गर्ने घोषणा गरे लगतै सोही प्रयोजनको लागि भारतीय विदेश मन्त्री नेपाल आउन लागेको अनुमान गरिएको छ नेपालले निर्वाचनमा सहयोग गर्न दात्रीका आह्वान गरिसकेको छ नेपाल विद्युत प्राधिकरणले अब दैनिक पाँच घण्टा मात्र लोडसेडिङ गर्ने भएको छ प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार नयाँ तालिका बुधबारदेखि लागू हुनेछ विद्युत उत्पादनमा सुधार आएकाले लोडसेडिङ घटाइएको केन्द्रका प्रबन्ध निर्देशक भुवन कुमार छेत्रीले जानकारी दिनुभयो उहाँका अनुसार प्रसारण प्रणालीमा अझै तीन सय मेगावट बिजुली पुग्छ अहिले दैनिक एक हजार मेगावट बिजुली माग रहेको र भारतबाट आयात गरेको एक सय मेगावट समेत गरी जम्मा सात सय मेगावाट बिजुली आपूर्ति भइरहेको छेत्रीले जानकारी दिनुभयो フフフフ。 काठमाडौँको गोठटारमा बर्ड फ्लू भेटिएकाले आसपासका क्षेत्रमा सचेतना अपनाउनु पशु स्वास्थ्य निर्देशनले आग्रह गरेको छ गोठटार चारमा रहेको अमित कुमार राईको लेट्स कुखुरा फार्ममा सोमबार बर्ड फ्लू भेटिएको थियो बर्ड फ्लूको पुष्टि भएपछि फार्ममा रहेका कुखुरा सुली र दाना नष्ट गरिएको छ शङ्का लाग्ने बित्तिकै परीक्षण गर्न तथा खोरको सरसफाइमा ध्यान दिन निर्देशनालयले आग्रह गरेको छ निर्देशनालयका अनुसार एक वर्षको अवधिमा देशभर बैसठी पटक बर्ड फ्लू देखा परेको छ अब पालर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ पत्याको घोषणा गरेका डाक्टर बाबुराम भट्टराई विस्तारित बैठकपछि माओवादीको उपाध्यक्ष पदमा फर्कने सम्भावना कतिको देख्नुहुन्छ ए फर्कन्छन् बे त्यागेको पद सम्हाल्दैनन् र से समय नै कुर्नु पर्ला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 अब पालो ट्राफिक खबरको सम्पूर्ण सडकको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नारायणगढ हेटोडा वीरगंज सडक खण्ड खुला रहेको छ नारायणगढ मोगलिन सडक खण्ड मोगलिन ओबिसे काठमाडौँ सडक खण्ड मोगलिन दमली पोखरा सडक खण्ड र नारायणगढ प्रासी बुद्ध सडक खण्ड पनि खुला रहेको छ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 अब अन्तर्राष्ट्रिय समाचार इजिप्टमा सर्किरहेको सङ्कटलाई समाधान गर्न त्यहाँको सेनाले अडचालिस घण्टे अल्टिमेटम दिएको छ तर त्यहाँका राष्ट्रपति मोहम्मद मोर्सीले भने उक्त अल्टिमेटमको व्यवस्था गर्दै आफ्नो तरिकाले अगाडि बढ्ने बताएका छन् यसअघि त्यहाँका एक मन्त्रीले राजीनामाको घोषणा गरेका छन् अहिलेको सरकारले उत्पन्न समस्याको समाधान गर्न नसकेको भन्दै उनले राजीनामा दिएको बताएका छन् केही दिन त इजिप्टमा राष्ट्रपति विरोधी आन्दोलन सर्किरहेको छ हजारौं नागरिकहरू राष्ट्रपति मोहम्मद मोर्सीले अवलम्बन गरेको विभेदकारी नीतिको विरोध गरिरहेको गरेका छन् उनीहरूले ब्रदरहुडको कार्यालयमा तोडफोड समेत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् नागरिकहरूले राष्ट्रपति मोर्सी विरुद्ध नारा लगाउँदै राजीनामाको माग गरेका छन् इजिप्टमा लामो समय शासन गरेका हौसले मुबारक सत्ताच्युत भएपछि मोर्सी राष्ट्रपति भएका हुन् मोस्लिम ब्रदरहुड पार्टीका नेता तथा राष्ट्रपति मोर्सीले ल्याएको नीतिको विरोध गर्दै प्रदर्शनकारीले पुनः निर्वाचनको माग समेत गरेका छन् अमेरिकाको अति गोपनीय सूचना चुहाएको आरोप लागेका एडवर्ड स्नोडेन रुसको शरणमा पुगेका छन् रुसी अधिकारीका अनुसार स्नोडेनले राजनैतिक संरक्षण मागेका छन् स्नोडेनले गएको आइतबार राति राजनैतिक संरक्षणको लागि निवेदन दिएको रुसको विदेश मन्त्रालयका काउन्सिलर किम सेव सोइनकोले बताएका छन् पूर्व सिआइए अधिकारी स्नोडेन मास्को हवाईको एक होटलमा लुकेर बसेको बताइएको छ यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी सहयोगलाई कुनै क्षति हुँदैन भने स्नोडेन रुसमा बस्न सक्ने बताएका थिए स्नोडेनले रुससँग राजनैतिक संरक्षण मागेको प्रति अमेरिकाले अहिले कुनै टिप्पणी भने गरेको छैन यद्यपि तान्सेनियाको भ्रमण रहेका राष्ट्रपति बाराक ओबामाले स्नोडेनका विषयमा वासिङटन र मास्को बीच उच्च स्तरीय वार्ता हुने बताएका छन् अब खेल समाचार विश्व खेलकुद पत्रकार दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ सन् उन्नाइस सय चौबिसमा फ्रान्सको पेरिसमा भएको ओलम्पिक खेलको समाचार सङ्कलनको लागि द इन्टरनेसनल स्पोर्ट्स एन्ड प्रेस एसोसिएसन सङ्गठन भएको दिनको सम्झनामा विश्व खेलकुद पत्रकार महासंघको आह्वानमा हरेक वर्ष जुलाई दुई तारिकमा यो दिवस मनाउने गरिएको छ दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चले आज पल्सर स्पोर्ट्स अवार्ड प्रदान गर्दैछ विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने यसअघि नै मनोनयन सार्वजन गरिएको लोक लोकप्रिय उत्कृष्ट महिला पुरुष युवा उत्कृष्ट प्रशिक्षकको नाम आजै सार्वजनिक हुनेछ लोकप्रिय खेलाडीको मनोनयनमा क्रिकेटका खड्का फुटबलका जुगजित श्रेष्ठ ओसुकी झरना गुरुङ कि केशरी चौधरी पौडीका शिरिष गुरुङ उत्कृष्ट खेलाडी पुरुषतर्फ क्रिकेटका खड्का र वसन्त रेग्मी एथलेटिक्सका तिलक राम थारू फुटबलका भरत खवास र कराथेका सुनिल लामा परेका छन् महिलातर्फ करातेकी गंगादेव अधिकारी फुटबलकी जमुना गुरुङ र अनु लामा ओसुकी झरना गुरुङ र पौडीका श्रेय अधिताल परेका छन् उत्कृष्ट युवा युवा खेलाडीमा पौडीका शिरीष गुरुङ उसुकी चहाना बमझम क्रिकेटका आकाश विष्ट फुटबलकी निरु थापा र ब्याडमिन्टनका रत्नजित तमाङ छन् उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका पुबुदासा नायके उसुका युवराज गुरुङ कराटेका कबर शाह पौडीका वाङदेन लामा र एथलेटिक्सका नरबहादुर साई मनोनयनमा परेका छन् स्पेसल लाइफ टाइम एचिभमेन्ट र उत्कृष्ट प्याराथेड अवार्ड भनी आज घोषणा गरिनेछ महिला पुरुष र लोकप्रिय तर्फकाले मोटरसाइकल तथा अरूले पचास पचास हजार रुपियाँ पुरस्कार पाउनेछन् र त्रिदेशीय एक दिवसीय क्रिकेटमा आज भारत र श्रीलङ्का भेट्दैछन् वेस्ट इन्डिजको किङ्स्टनमा हुने खेलमा भारत र विराट कोहली र श्रीलङ्का एन्जेल म्याथ्युजको कप्तानी मैदान उत्रिँदैछ भारतका नियमित कप्तान महेन्द्र सिंह धोनी चोटको कारण आ आराममा बसेपछि कोहलीले टिमको कप्तानी सम्हालेका छन् धोनीको ठाउँमा मान्ती राइडुलाई मैदानमा उतारिने भएको छ यसअघि समान एकै खेल खेलेको दुवै टिमले पराजय भोग्नु परेको थियो दुवै टिमलाई दुवै टोलीलाई वेस्ट इन्डिजले स्तब्ध पारेको हो भारत एक विकेट र श्रीलङ्का छ विकेटले पराजित भएका थिए समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक निर्वाचन क्षेत्र निर्धारण आयोगले आज पनि दलहरूसँग परामर्श गर्ने भट्टराले पद त्याग गरेपछि त्यसबारे छलफल गर्न ए माओवादी विस्तारित बैठक बस्दै पोखरामा जारी नेकपा माओवादी केन्द्र समितिको बैठकमा आजबाट केन्द्र सदस्यले बोल्ने क्रम सकिने नेपाल विद्युत प्राधिकरणले अब दैनिक पाँच घण्टा मात्र लोडसेडिङ गर्ने अमेरिकाको अति गोपनीय सूचना चाहेको आरोप लागेका एडवर्ड स्नोडेन रुसको शरणमा इजिप्टमा चर्किएको सङ्कटलाई समाधान गर्न त्यहाँको सेनाद्वारा सरकारलाई अडचालिस घण्टा अल्टिमेटम र विश्व खेलकुद पत्रकार दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदिए त्रिदेशीय एक दिवसीय क्रिकेटमा आज भारत र श्रीलङ्का भिड्ने हौस् बिहान दस बजे कर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार